नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभर एकै साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा नलप्रासीको सदरमुकाम परासीमा आज बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा एकजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ भैरहवाबाट भूमैतर्फ तर्फ छनाउँदै गरेको लु एक पाँच दिन तिन दुई नम्बरको ट्रिपरले परासी बजारको रामग्राम नगरपालिका स्थित इमिली टोलमा साइकल यात्रीलाई ठक्कर दिँदा नलपरासी जहदा आठका सदाज अन्सारीको घटनास्थलमा नै मृत्यु भएको हो दुर्घटनामा साइकलको पछाडि बसेका रामग्राम नगरपालिका वडा नम्बर पाँच इमिली टोल बस्ने रमजान मिया घाइते भएका छन् गम्भीर घाइते मियाको भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्रिपर र चालकलाई जिल्ला प्रहरी कार्यालय नलपरासीले नियन्त्रणमा लिएको छ उता पर्साको बागवाना गाविस नम्बर नौ गुलरिया टोलमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ मलसर्न खेतमा गएका बेला नातिन त एक छ चार एक नम्बरको ट्र्याक्टरमा रहेका स्थानीय जितलालको सुवाहका आठ वर्षीय छोरा बेनेको सुवाह खसेपछि सोही ट्र्याक्टरले खिसेर उनको मृत्यु भएको हो चालकसित ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लोकेन्द्र बहादुर मल्लको नेतृत्वमा गएको प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ समानुपातिका सभासद चयन र सहमति प्रक्रियाका विषयमा छलफल गर्न नेपाली कंग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठक बस्दैछ बैठकमा अहिलेसम्म संसदीय समितिमा भएको छलफल समानुपातिक सभासद छाने मापदण्ड लगायतका विषयमा छलफल हुनेछ प्रमुख नेताहरू बेच्ने आफ्ना मान्छे धेरै पार्ने प्रतिस्पर्धा चलेकाले कुरा मिल्न नसकेको कंग्रेस नेताहरूले बताएका छन् दिउँसो पार्टी सभापति सुशील कोइरलाको घरमा बस्ने बैठकमा प्रमुख दलहरू बीचमा भएको छलफलका विषयमा नेतृत्वले जानकारी गराउने कार्यक्रम रहेको छ केन्द्रीय सदस्य प्रकाश शरण महतले राष्ट्रिय राजनीति र समानुपातिक सभासद चयनका विषयमा छलफल गर्ने बताउनुभयो बैठकमा केन्द्रीय नेताहरूले केन्द्रीय समितिको औपचारिक बैठक बोलाउने दबाव दिने तयारी गरेका छन् चीनको स्तरीय राजनैतिक टोली आज काठमाडौँ आउने भएको छ चिनिया कम्युनिष्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ चौध सदस्य टोलीको नेतृत्व गर्दै नेपाल आउन लाग्नु भएको हो चिनिया कंग्रेसमा चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागबाट चयन भएका पाँच सदस्य मध्ये उहाँ एक हुनुहुन्छ संविधान सभा निर्वाचनपछि नेपालको राजनीतिलाई चासोको साथ हेर्दै आएको चीनले अहिले पठाउन लागेको यो टोली राजनैतिक स्तरको सबैभन्दा उच्च हो चिनिया टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग छलफल फल गर्नेछ डेनमार्क सरकारले नेपाल सरकारलाई करिब दस अर्ब अस्सी करोड रुपियाँ सहयोग गरेको छ अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि डेनमार्कका राजदूत क्रिस्टिन गिलनले हस्ताक्षर गर्नुभयो सो रकम नेपालको शान्ति अधिकार र शासन कार्यक्रममा खर्च गरिनेछ यस्तै मुलुकको गरिबी निवारण जीवनस्तर उकास्नको साथै निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि खर्च गरिने लक्ष्य राखिएको छ नेपालको अर्थडक्स चिया अदुवा खेती र डेरी उद्योगको विकासका लागि सो रकम खर्च गरिने लक्ष्य राखिएको सचिव सुवेदीले जानकारी दिनुभयो नेपाल पोलियो मुक्त देश हुने भएको छ आगामी फेब्रुअरी चौधमा एक कार्यक्रमको आयोजना गरी नेपाल लगायत पूर्वी एसियाका एघार देशलाई पोलियो मुक्त घोषणा गर्न लागि हो नेपाल लगायत एघार राष्ट्रमा विगत तीन वर्षदेखि पोलियोको संक्रमण नदेखिएकाले पोलियो मुक्त राष्ट्र घोषणा गर्न लागि हो विश्व स्वास्थ्य संगठनले गरेको अनुसन्धानमा नेपालमा सन् दुई हजार दस अगस्तमा नेपालकै रौतहट र दुई हजार एघारको जनवरीमा भारतको पश्चिम बंगालमा पोलियो देखिएको थियो त्यसपछि भने अहिलेसम्म उक्त संक्रमण नदेखिएकाले पोलियो उन्मूलन भएको भन्दै पोलियो मुक्त राष्ट्र घोषणा गर्न लागि हो सुडानको डाफरमा यस वर्ष चर्किएको हिंसाको कारण करिब बीस लाख मानिस विस्थापित भएका छन् संयुक्त राष्ट्रसंघका उच्च अधिकारी अली अल जोतारीका अनुसार उन्नाइस लाख जनता विस्थापित भएको र तेह्र लाख जनता खाद्यान्न सुरक्षाबाट प्रभावित भएका छन् उनले डाफरमा सहयोग आवश्यक पर्ने सुडानी जनताको संख्या बत्तीस लाख भएको बताएका छन् र यो फुटबल प्रतियोगिताको उपाधिका लागि आज मनाङ मर्साङ्दी क्लब र बुवाइस युनियन क्लब हिँड्ने भएका छन् दस्तै रङ्गशालामा साँझ पाँच बजेपछि हुने आजको खेलमा दुईटै टिमले जितको तयारी गरेका छन् गत वर्षको एनसेल कप विजेता मनाङ मर्साङ्दीले सङ्कता क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका बोयज युनियन भने बत्तीस वर्षपछि डिभिजन स्तरीय क्लबको सहभागितामा पहिलो पटक फाइनलमा प्रवेश गरेको हो नकआउट फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशि भएको यो प्रतियोगिता विजेताले पन्ध्र लाख नगद प्राप्त गर्नेछन् भने उपविजेता टिमले रु सात लाख पाउनेछन् त्यस्तै सेमी फाइनलमा पुग्ने दुई टिमले जनै रु एक लाख पचास हजार पाउनेछन् सर्वोत्कृष्ट खेलाडीलाई एक मोटरसाइकल दिइनेछ हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार